उज्यालो नाइन्टी नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको कार्यक्रम श्रुति सम्वेकमा प्राविधिक साथी दिनेश निरोलासँगै म अच्युत घिमिरेको स्वागत छ श्रुति सम्वेकको मंगलबारको श्रृङ्खलामा हामी आजदेखि एउटा नयाँ उपन्यास लिएर आएका छौं प्रदीप नेपालको उपन्यास बर्बरिक हामीले आजदेखि वाचन शुरू गर्ने उपन्यास हो विक्रमसम्म दुई हजार सत्तरी सालमा पहिलो संस्करण प्रकाशित भएको यो पुस्तकको पहिलो श्रृङ्खला बर्बरीको पहिलो भाग अब वाचन सुरु हुन्छ रात निशब्द सुतिरहेको थियो जङ्गलको बीचमा बसेको त्यो सानो बस्ती पूर्णिमाको भोलिपल्टको उज्यालो चाँदनीमा नुहाइरहेको थियो रात सुतेको थियो त्यसरी बस्ती सुतेको थिएन साह्रै कल्याङ मल्याङ त थिएन तर जीवनको अस्तित्व बोध गराउने गरी मानिसहरू सुस्त सुस्त बात मारिरहेको सुन्न सकिन्थ्यो सन्नाटाभित्र कसैले लामो लामो सास फेरे जस्तो बस्तीमा न निस्तब्धता थियो न होहल्ला यस्तो लाग्थ्यो जुनसँग हावा पनि बस्तीलाई नुहाउँदै नजानिदो पाराले जङ्गलतिर हेरिँदै गइरहेको छ गाउँ पातलो लाग्थ्यो तर बस्तीको श्रृङ्खला परपरसम्म फैलिएको थियो बाटामा ठाउँ ठाउँमा गुचुमुच्चु परेर बसेका बस्तीहरूले बसोबासको नयाँ शैली प्रदर्शन गरिरहेका थिए जङ्गल खेतको बीचमा छरेर राखिएका ठूला ठूला परालका थुप्राहरूमा जिन्दगी सलबलाइरहेको छ कि जस्तो लाग्ने गरी त्यति बेला ढिस्को जस्तो टुसुक्क उठेको एउटा डिलमा गुचुमुच्च भएर बसेका एक दर्जन घरहरूमा जीवन बोलिरहेको थियो त्यस्ता दर्जन घरहरूको बस्ती पार गरेर भर्खरै लेखक त्यहाँ आइपुगेको थियो बस्ती पनि त्यही दर्जन घरकै थियो त्यो सानो टोलको वरिपरि बाक्लो जङ्गल थियो रविन्सन क्रुसोको कथा सम्झियो लेखकले पहिले रविन्सन क्रुसोले टापुमा एकजना मान्छे मात्र भेटेको थियो लेखकले भने एक दर्जन घरहरूको टापु भेटेको थियो रविन्सन क्रुसो समुद्रमा हराएर टापुमा पुगेको थियो लेखक आफै स्वेच्छाले खोलो र जङ्गलको भिडमा हराएको यो टापुमा आएको थियो बर्बरिक यो नाउँ अनौठो लागेको थियो लेखकलाई बर्बरिक पनि नाम हुनसक्छ भन्ने प्रश्नले धेरै रन्थनाएको थियो उसलाई तर पनि ठुलो मजेरीको पल्लो किनारमा बसेको मोटो घाटो एउटा मान्छेले आफ्नो परिचय दिँदै भनेको थियो मेरो नाम बर्बरिक महाधिवेशनको आयोजक बस्तीको पुछारबाट छरिएर पातलो भएको पानी बगिरहेको थियो हो हल्ला विहीन भन्न त गाउँलेहरूले पानी बगेको डगरलाई खोलै भनेका थिए तर लेखक त्यसको खोलोपनप्रति आश्वस्त हुन सकिरहेको थिएन उसलाई त्यो ठुलो पैनी जस्तो लागेको थियो अनौठ नाम थियो खोलाको पहिलोपटक खोलाको नाम सुन्दा ऊ झन्डै हललाएर हाँसेको थियो पातलो पानी सङ्गीतविहीन निस्तब्धता बोकेको सिमसार जस्तो पैनीको नाम हलहले खोलो चरित्र र नाममा एक सय अस्सी डिग्रीको अन्तर भए जस्तो लाग्यो लेखकलाई शान्त नदीको अशान्त नाम तर ऊ पाहुना थियो अनौठ नियम थियो गाउँमा जथाभावी हिँड्न नहुने जथाभावी बोल्न नहुने हलहलाएर हाँस्न नहुने घरिघरि त गाउँमा छापिएको सन्नाटाले तर्साउँथ्यो लेखकलाई छप्ल्याङ्ग लेखक जसँग झस्कियो खोलाको हलले नाम सम्झिने बित्तिकै खोलाको पानी बजे जस्तो लागेर झस्केको थियो लेखक तर त्यो छप्लङ्ग खोलाको नभएर आफू उभिएको पेटीको छेउमा पसारिएको रक्ष्यानको थियो घरभित्रबाट कोही आएर त्यहाँ पानी फ्यालेर भित्र छिर्दै थियो त्यही पानीको पोखाइलाई छप्ल्याङ्ग सुनेको थियो लेखकले आफूलाई बर्बरिक भनेर चिनाउने भलादमी मान्छे र हलले खोलो उस्तै उस्तै लागे लेखकलाई बर्बरिक भनेको या त बर्बर बारबर हजाम या बर्बर असभ्यबाट बिग्रिएर आएको हुनुपर्छ भन्ने लागेको थियो लेखकलाई तर आफूलाई बर्बरिक भन्ने मान्छे बोलीमा शान्त तर्कशील र प्रष्ट वक्ता हो भन्ने टुङ्गोमा पुगिसकेको थियो लेखक किनभने आफ्नो परिचयमा बर्बरिकले महाधिवेशनको आयोजक भनेर मात्रै आफ्नो मन्तव्य टुङ्ग्याएको थिएन उसले मधुरो स्वरमा आफ्नो परिचय अगाडि बढाएको थियो एउटा महान परिवर्तनको सङ्घारमा उभिएका छौँ हामी यति बेला त्यो परिवर्तन देशको राजनीतिको पनि हो र हाम्रो पार्टीको जीवनको पनि हो दुनियाँमा समाजवाद कहिल्यै कसैले नचिताएको प्रतीक्षामा परेको समयमा हामी समाजवादकै नाउँमा नेपालको अनुहार फेर्ने शपथ लिएर यहाँ आइपुगेका छौँ असाध्यै अप्ठ्यारा दिनहरू हामीले काटेर आएका छौँ तर योभन्दा अप्ठ्यारो जिन्दगी हाम्रो अगाडि ठिङ्ग उभिएको छ दुनियाँसँग हाम्रो गति मिल्न सकिरहेको छैन एउटा ठूलो पहाडले विश्वबाट हामीलाई छुट्याइरहेको छ हामीले आफ्नो अघिल्तिर उभिएको यो पहाडलाई उखेलेर फ्याँक्नै पर्ने भएको छ त्यसका लागि हामीले आफ्नो मन मस्तिष्कलाई खुला एवं स्वतन्त्र राख्नुपर्छ हामीले हिजो यसो भनेका थियौँ आज त्यो ठाउँ छोड्दा दुनियाँले के भन्ला भनेर पिरिनु हुँदैन हामी लगातार काम गर्दै आएका छौँ र कामले नै हामीलाई नयाँको नयाँ कुराहरू सिकाउँदै आएको पनि छ कर्म हाम्रो परिचय भनेको छ हामीले आजसम्म नेपाली जनतालाई आदेश दिएका छैनौँ हामीले कहिले पनि आफूलाई जनताभन्दा माथि राखेका छैनौँ हामीले जनतालाई आफूभन्दा पृथक अस्तित्वमा राखेका पनि छैनौँ जनतासँगको यो सान्निध्य नै हाम्रो राजनीति हो हाम्रो दर्शन अनि सिद्धान्त हो विदेशका विद्वानले के भनेका छन् कुनै अर्को देशका विद्वानले कुन ग्रन्थमा के लेखेका छन् भनेर टाउको दुखाउँदा हाम्रो जीवन अगाडि बढ्दैन हाम्रा मान्यताहरू शास्त्र र सूत्र होइनन् ती हुन् हजारौँ वर्षको जीवनले जन्माएका अनुभवहरू हाम्रा आफ्नै अनुभवहरू छन् त्यसैले हाम्रो राजनीति हाम्रा जनताप्रतिको निष्ठापूर्ण समर्पण नै हो हाम्रो जिन्दगी भनेको हाम्रा जनता मात्रै हुन् यहाँ उपस्थित सम्पूर्ण साथीहरूलाई म मुक्त मनले छलफलमा भाग लिन अलिकति पनि अप्ठ्यारो नमानी आफूलाई लागेका कुराहरू सभा समक्ष प्रस्तुत गर्न अनुरोध गर्दछु हामी यहाँ कोही ठुलो कोही सानो भएर भेला भएका छैनौँ दायित्वले हाम्रा जिम्मेवारी यताउता भएका होलान् तर आज यो सभाकक्षमा प्रवेश गरेपछि हामी सबै सराबर भएका छौँ समान भएका छौँ अहिले हामीसँग भिन्न भिन्न विचार होलान् तर हामी एउटै टाउको भएर यहाँबाट निस्कनुपर्छ भन्ने सोच बोकेर यहाँ भेला भएका छौँ बर्बरिकले औपचारिकता निर्वाह नगरी नै कार्यक्रमको उद्घाटन गरे जस्तो लाग्यो लेखकलाई अलग्गै एउटा कुनामा लेख्न बस्न मिल्ने गरी फ्ल्याग ठोकेर बनाइएको ठाउँमा लेखकको आसनी थियो उसँगै महाधिवेशनका टिपन टापनको काम गर्ने प्रतिनिधिहरूलाई पनि राखिएको थियो लेखकमाथि निगरानी गर्न तिनीहरूलाई उसको छेउमा राखिएको थिएन उसमाथि कुनै बार बन्देश थिएन आफ्नो लेखकीय स्वतन्त्रतामाथि कुनै आघात नपर्ने विश्वास बोकेरै ऊ यो सभाकक्षमा आइपुगेको थियो काठमाडौँको उसको डेरामा आइरहने विष्णु चित्रकारले उसलाई भनेको थियो हामीले तपाईँलाई हाम्रो महाधिवेशन स्थलमा लैजाने निर्णय गरेका छौँ महाधिवेशन भनेको त पार्टी सदस्यहरूको फोरम हो म तपाईँहरूको पार्टीको सदस्य होइन लेखकले प्रतिवाद गरेको थियो तपाईँ हाम्रो सहयात्री हो असल सहयात्री तपाईँ हाम्रो सहयोगी हो असल सहयोगी तपाईँ ससाना टिप्पणी लेखेर पाठकलाई जिन्दगीको जानकारी दिनुहुन्छ तपाईँले लेखेका कथा र उपन्यासले जनताले जनताको मन उदिनेका छन् त्यसैले हाम्रो केन्द्रीय सचिवालयले तपाईँलाई महाधिवेशनमा साथीका रूपमा आमन्त्रित गरेको हो नेपालमा यसअघि यस्तो व्यवस्थाका बारेमा मैले कहिले कुनै जानकारी पाएको थिइनँ पार्टीको महाधिवेशन भनेको पार्टी सदस्यको मात्र हुनुपर्ने होइन र त्यो तपाईँ जस्ता असल मित्रको पनि हो पर्यवेक्षक भन्छौँ हामी तपाईँ जस्ता साथीलाई विष्णुले लेखकलाई सम्झाउँदै भनेको थियो पार्टीलाई साँगुरो कोठामा राख्नु बाध्यताका कारण मात्र हो मुलुकमा यति बेला चिताइ नसक्नुको निरङ्कुशता छ हामी आफ्नो शक्ति निर्माणको अभियानमा छौँ हामीले शत्रुको आँखाबाट जोगिएर काम गर्नुपर्छ त्यसैले हामी भूमिगत रूपमा क्रियाशील भएका हौँ तर भूमिगत हुनु भनेको मित्रहरूबाट पनि लुक्नु भन्ने होइन तपाईँ जस्तो साथीलाई विश्वास गर्नु पनि होइन तपाईँले जानी नजानी हामीलाई नेपाली जनताको बिचमा उभ्याउने काम गर्नुभएको छ यो अत्यन्तै ठुलो सहयोग हो हाम्रो आमन्त्रण तपाईँको सहयोगप्रतिको सम्मान हो विष्णुको विश्वासपूर्ण अभिव्यक्ति सुनेर लेखकले गर्वबोध गर्यो उसले नेपाली राजनीतिमा दर्विलो उपस्थिति जनाउँदै आएको एउटा उग्रपन्थी भनिएको समूहको भविष्य निकै उज्यालो देखेको थियो त्यसैले लेखकले आफू सम्मानित भएको ठान्यो उसले महाधिवेशन स्थलमा जाने निदो गर्यो तर विष्णुको कुरो सुनेर लेखक झसक्क झस्कियो विष्णुले त्यो झस्काइलाई वास्तै नगरी आफ्नो कुरो अघि बढायो तर तपाईँ पार्टी सदस्य नभएको हुनाले हामी तपाईँलाई प्रतिनिधित्वको हक दिन सक्दैनौँ तपाईँ हाम्रो महाधिवेशनको पर्यवेक्षण गर्नुहुन्छ भोलिका दिनमा हामीले गर्ने कामलाई तपाईँले जस्ताको तस्तै बुझ्ने र तिनलाई आफ्नो भाकामा लिपिबद्ध गर्ने काम गर्नुहुनेछ भन्ने हाम्रो अनुरोध हो त्यो हामी भनेको तपाईँ मात्रै हो कि अरू कोही पनि हामी भइरहेका छन् लेखकले मन्द हाँस्यसहित सोध्यो महाधिवेशन हलमा पुगेपछि तपाईँले त्यो हामीलाई चिन्नुहुनेछ विष्णु पनि मुसुक्क हाँस्यो मनभरि जिज्ञासा भए पनि लेखक ढुक्क भएको थियो उसलाई लागेको थियो ऊ एउटा नयाँ संसारभित्र छिर्दैछ त्यस्तो संसार जो अहिले सबै नेपालीका लागि रहस्यमय छ त्यसैले आफ्नो ढुक्क मन लिएर ऊ विष्णुसँगै काठमाडौँबाट बाहिर निस्केको थियो बिहानै धरान जाने बसमा चढेको लेखक दिउँसो तिन बजीतिर सिराहाको गोलबजार भन्ने ठाउँमा ओर्लिएको थियो म कहाँ जाँदैछु भन्ने जिज्ञासा त लेखकमा थियो नै तर त्रास भने कतै थिएन विष्णु उसको असाध्यै मिल्ने साथी थियो विष्णु बसबाट ओर्लेर सुस्तरी उत्तरतिर लाग्यो सानो बाटो थियो दुईजना मानिस सँगसँगै हिँड्न मिल्ने आँखा अघिल्तिर फाँटिलो मैदान थियो साना साना चुरेका श्रृङ्खलाहरू निकै पर देखिन्थे ताप्लेजुङको पहाडबाट ओह्रालो लागेर स्नातक तहसम्मको शिक्षा विराटनगरको क्याम्पसबाट लिएर स्नातकोत्तर गर्न यताउति नअल्मल्ली सिधै काठमाडौँ उपत्यका छिरेको लेखक वरिपरिको दृश्यावली हेरेर घरिघरि अल्मलिन्थ्यो पूर्व पश्चिम राजमार्गको उत्तरतिरका झुप्प परेका बस्तीहरू फराकिलो फाँट उसले पढेको त थियो तर देखेको थिएन विराटनगरबाट नाइट बस चढेर गुड्दा नगुड्दै रातको अँध्यारोले मैदान र बस्तीहरूलाई झ्याप्प छोपिसकेको हुन्थ्यो रातिको खानामा लेखकको रुचि पनि हुँदैन थियो तर सबैको लहै लहैमा मुख जुटो पारेर बसमा निधाउन अभ्यस्त भइसकेको थियो बिहानको उज्यालो खस्ता लेखक चढेको बस दादिङको जुगे खोलामा लौ है दिशा पिसाब गर्नुहोस् चिया खानुहोस् अब बिचमा गाडी रोकिँदैन भन्दै आफूभित्र बसेका यात्रीहरूलाई आदेश दिँदै गरेको हुन्थ्यो रात्रि बस चढ्दा समयको बचत हुन्छ भन्ने विश्वासमा बाँचेको थियो लेखक त्यसरी वर्षामा छ सातपटक विराटनगर काठमाडौँ बारम्बार गर्दा पनि उसको आँखाले सिराहा धनुषा सर्लाहीको भूमि नाप्नु पाएको थिएन त्यसैले लेखक घरिघरि बाटामा नौलो दृश्य देखेर अल्मलिन्थ्यो मैदानमै घाम अस्ताएको दृश्य पहिलोपटक देख्यो लेखकले क्षितिजमा डाँडो नहुँदा फुत्त हराउँदो रहेनछ सूर्य त्यो सेतोबाट पहेँलो हुँदै रातिँदो रहेछ र कता कता हराउँदो रहेछ भदौ महिनाको गर्मीले बसबाट ओर्लिएको लेखकलाई एकछिनसम्म हप हप पारेको थियो तर घाम पहेँलिँदै जान थालेपछि गर्मी पनि बिस्तारै बिस्तारै पश्चिमतिर भागेर हरायो बाटो पनि ढिस्के हुँदै गयो उकालो र ओह्रालो भन्न त मिल्दैन थियो त्यो बाटोलाई तर त्यो सम्म परेको फाँट पनि थिएन लेखकको भाषामा बुझ्न सक्दा त्यो बरु नागी थियो तर तराईको सिरानमा कहाँबाट चिसो बतास चल्ने नागी पाउनु रात झर्ने बेलामा उनीहरू पत्रापत्री भएको ससानो वनभित्र छिरे पाँच सात मिनट हिँडेपछि झुप्प परेर बसेको गाउँको मुखमा विष्णु उभियो यहाँभन्दा उता मैले बाटो देखेको छैन हामीलाई महाधिवेशन स्थलसम्म लैजाने साथी यही गाउँमा हुनुहुन्छ हामी एकछिन यहाँ अल्मलिन्छौँ होला विष्णुले भन्यो र हिँडिरहेको बाटो छोडेर गाउँभित्र बस्यो लेखकसँग प्रतिक्रिया दिने कुनै शब्द थिएन विष्णुका पछि पछि उसका पाइलाहरू आफै तानिए गाउँको एउटा घरमा सातजना मानिसहरू बसिरहेका थिए त्यही साथमा उनीहरू नौ भएर थपिए दस मिनट जति बस्न पाए होलान् तिनीहरूले एकजना नयाँ मान्छेले विष्णुलाई भन्यो तपाईँहरूको टोली तिनजनाको हुन्छ हामी अब बाटो लाग्दैछौँ बोल्ने मान्छे सबैभन्दा अघि लाग्यो विष्णुले लेखकलाई उसको पछिल्तिर लगाइदियो एउटा नयाँ मान्छे र विष्णु सँगसँगै जस्तो बाटामा निस्किए रात मजस्ती झरिसकेपछि लेखक एकजना मार्गदर्शक र दुईजना सहभागीसहित महाधिवेशनको सभाकक्षमा आइपुगेको थियो गरिब सभाकक्षमा भएका व्यक्तिहरूको नाम सामान्य खालका थिएनन् बर्बरिक त एउटा नाम मात्र थियो अरू नाम पनि सग्ला सग्लै थिए एउटा नाम थियो सुवर्ण अर्को थियो रमेश तेस्रो नाम थियो विवेक अनि चौथो नाम सुबोध अर्को नाम थियो अनिल महिला प्रतिनिधिहरूका नाम पनि त्यस्तै थिए मानवी सरिता सुशीला कोपिला आदि आदि तपाईँहरू सबै नाम तिन तिन अक्षरको मात्रै राख्नुहुन्छ लेखकले आफ्नो जिज्ञासा पोख्यो यो संयोग मात्र हो तपाईँ चार पाँच अक्षरका नाम पनि सुन्न सक्नुहुन्छ विष्णुले उसलाई सुनायो आफूले नचिनेका मानिसहरूको नाम सक्कली नै हो कि भन्ने पनि लाग्न थालेको थियो लेखकलाई तर उसले धेरै ठाउँमा देखेको भेटेको छलफल गरेको मोदनाथ प्रसिद्धले समेत आफूलाई हिमाली नामले परिचित गएर आएपछि लेखकले थाहा पायो सभाकक्षमा सुनाइएका कुनै पनि नामहरू सक्कली होइनन् त्यति मात्रै होइन भर्खरै झारखानाबाट छुटेर काठमाडौँ सहरमा राजनीति गरिरहेका ठूलो ज्यान भएका राधाकृष्ण मैनालीको नाम थियो बलभद्र ठ्याक्कै त्यो ज्यानको उल्टे लिखुरी ज्यान भएको केपी ओलीको नाम थियो सीताराम उसलाई लिएर आउने साथी विष्णु पनि अर्कै नामबाट परिचित भएको थियो सभाकक्षमा उसले आफूलाई नवीन भनेर चिनाएको थियो लेखक राजनीतिको ढिलै डिलो हिँडिरहेको प्राणी थियो त्यसैले उसले नामहरूमा धेरै ध्यान दिइरहनु आवश्यक ठानेन नामहरू अस्थायी परिचय थिए भन्ने उसलाई थाहा भइसकेको थियो महाधिवेशनमा उसले पाएको निम्तो अस्थायी जानकारी प्रसारणका लागि थिएन ऊ आएको थियो नयाँ युगमा प्रवेश गर्न कम्बर कसेको पार्टीका परिवर्तित तथा परिवर्तनकारी विचारहरूलाई सार्वजनिक गर्न के म तपाईँको प्रोफाइल जान्न सक्छु लेखकले पत्रकारको भाषामा सोध्यो त्यसको कुनै आवश्यकता छ र अहिले बर्बरकले प्रतिप्रश्न गर्यो मलाई तपाईँहरूले आफ्नो महाधिवेशनमा बोलाउनु भयो लेखकले भन्यो एउटा युगान्तकारी फड्को मार्ने निर्णय पनि तपाईँहरूले गर्नुभयो परम्परागत कम्युनिस्ट मान्यताबाट तपाईँहरूले आफूलाई अलग्याउनु भयो विगतमा आफूले गरेका गल्तीहरूलाई कर्णले छातीको कवच चिरेर फ्याँके जसरी कष्ट साध्य तरिकाले भए पनि झिकेर फ्याँकिदिनु भयो मलाई थाहा छैन तपाईँहरूले अहिले अख्तियार गरेको बाटो कम्युनिस्ट पार्टीका परम्परागत नीतिसँग मेल खान्छन् कि खाँदैनन् अहिलेसम्म मैले बुझेको कम्युनिस्ट पार्टीका हिसाबले त ती पटक्कै मिल्दैनन् तर तपाईँले कुनै अप्ठ्यारो नमानी पुरानो मान्यतालाई चटक्क छोड्नुभयो र एउटा नयाँ मान्यताको शिखरमा उभिएर नयाँ नयाँ निर्णय गर्नुभयो हिजोको हामी र आजको हामीमा तपाईँले के फरक पाउनुभयो बर्बरिकले मुसुक्क हाँसेर सोध्यो हिजो तपाईँहरू एकदलीय तानासाईको पक्षमा हुनुहुन्थ्यो लेखकले एकछिन बर्बरीको अनुहारमा हेरेर भन्यो सर्वहारा वर्गको अधिनायकत्व जनताको जनवादी अधिनायकत्व जस्ता डरलाग्दा शब्द तपाईँहरूका परिचय हुन्थे व्यक्तिको विकास तपाईँहरूको मान्यतामा पुँजीवादी सोच हुन्थ्यो सबैभन्दा ठूलो सङ्गठन हो सबैभन्दा ठूलो सत्ता हो भने तपाईँहरूको चेतनाको सार हुन्थ्यो तर अहिले तपाईँको घर कहाँ हो बर्बरिकले प्रसङ्ग टाल्दै भन्यो ताप्लेजुङ ताप्लेजुङ कहाँ तपाईँ ताप्लेजुङ पुग्नु भएको छ लेखकले आश्चर्यचकित भाकामा सोध्यो हामी जस्ताले हिमाल पहाड तराई सबैतिर पुग्नुपर्छ एकाधपटक म ताप्लेचुङ पुगेको छु बर्बिकले उत्तर दियो कहाँ कहाँ जानुभएको छ फुङलिङ बजार दोभान साँगु ढुङ्गे साँगु खोकलिङ अनि पूर्वतिरको सिनाम सिकैचा थेसम्पू यस्तै यस्तै खोकलिङमा आम्बिका सामाकोमा बस्नुभएको होला लेखकले जिज्ञासाको स्वरमा भन्यो सामाजिकको घर मलाई थाहा छ हामी खोकलिङ स्कुलमा नि बस्थ्यौँ अहिले भने हामी विराटनगर झरिसकेका छौँ त्यसो भए तपाईँलाई नन्दकुमार प्रसाईहरूको अभियानका बारेमा थाहा छ इच्छा तर म जर्खरीलाई विचारहरूसँग सहमत हुन सक्दिनँ लेखकले आफूलाई छाउपडीतिर ठेल्न खोजेको ठान्दै परक्क बटारिएर भन्यो म लेखक हुँ पत्रकार हुँ स्वतन्त्रता मेरो जीवनको पहिलो र अन्तिम परिचय हो मेरो काका पनि कम्युनिस्ट हुनुहुन्छ बन्धनमा परेको मान्छे जस्तो त्यसैले म कम्युनिस्ट हुन सकिनँ स्वतन्त्र पत्रकार हुन पुगेँ मेरो लागि व्यक्ति आफू प्रमुख हो असल व्यक्तिहरूको समूहले बोकेको विचारले असल सङ्गठन निर्माण गर्छ सिद्धान्त जति राम्रो भए पनि त्यसलाई परिचालन गर्ने व्यक्ति खराब भयो भने संस्था पनि खराब हुन्छ यो मेरो बुझाइ हो र यो नै मेरो निष्ठा हो सबैभन्दा ठूलो सङ्गठन हो भन्ने तपाईँहरूको मान्यता मन नपरेरै म स्वतन्त्र बाटोमा हिँडेको हुँ लेखकलाई लागेको थियो बर्बरिक अमिलो अनुहारले उसका प्रश्नहरूलाई किनेर लगाइदिनेछ तर छक्क पर्यो ऊ बर्बरिकको हँसिलो अनुहार देखेर व्यक्ति नभई सङ्गठन बन्दैन भन्ने हाम्रो मान्यता हो भन्ने तपाईँले यो महाधिवेशनको निष्कर्षबाट पनि बुझ्न सक्नु भएन हाम्रो यो महाधिवेशनको सन्देश नै व्यक्तिको विकास नभएसम्म सङ्गठनको विकास हुन सक्दैन भन्ने निष्कर्ष हो यस मामिलामा त तपाईँ हामी ठ्याक्कै एकै ठाउँमा पो भयौँ त बर्बरिकले हँसिलो स्वरमा भन्यो अररो भाकामा बोलिरहेको लेखक बर्बरिकको अनुहार देखेर आफै लयालु भयो कार्यक्रम श्रुति सम्वेकमा अहिले तपाईँले सुनिरहेको वाचन प्रदीप नेपालको उपन्यास बर्बरिकको वाचन हो यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ उज्यालो सुन्दै गर्नुहोला सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क कार्यक्रम श्रुति सम्वेकमा पुनः स्वागत छ तपाईँ अहिले उज्यालो नाइन्टी नेटवर्क काठमाडौँसँगै कालीकोटको रेडियो नयाँ कर्णाली जुम्लाको रेडियो कर्णाली हुम्लाको रेडियो कैलाश दार्चुलाको नयाँ नेपाल एफएम बैतडीको रेडियो सन्सेर अछामको रेडियो रामारोशन सुर्खेतको रेडियो भेरी र बुलबुले एफएम कैलाली टिकापुर र गुलरियाको फुलबारी एफएम कैलाली एफएम दैलेखको ध्रुवतारा एफएम जाजरकोटको रेडियो हाम्रो पाइला सल्यानको रेडियो राप्ती बाँकेको रेडियो कोहलपुर कपिलवस्तुको रेडियो बुद्ध आवाज गुल्मीको रेडियो रेसुङ्गा बुटवलको रेडियो रिपब्लिक दाङको radio Madhyapaschim radio Prakriti FM र नयाँ युग एफएम रेडियो प्युठान बागलुङको रेडियो सार्थी एफएम र गलकोट एफएम गोर्खाको गोरखकाली एफएम तनहुँको पश्चिमाञ्चल एफएम र रेडियो रामपुर तनहुँको radio Bhanubhakta radio Dhorbarahi radio Bandipur र स्मार्ट एफएम पोखराको रेडियो तरंग पाल्पाको पश्चिमाञ्चल एफएम र रेडियो रामपुर रुकुमको रेडियो सिस्ने फलेवासको रेडियो पर्वत चितवनको रेडियो अर्पण रेडियो त्रिवेणी र रेडियो चितवन मकवानपुरको हेटौँडा एफएम काभ्रे धुलीखेलको रेडियो सेफर्ड नुवाकोटको रेडियो त्रिशुली र रेडियो जाल्पाबाट पनि श्रुति सम्वेक सुनिरहनु भएको छ त्यसै गरी दोलखा जिरीको रेडियो हिमाली खोटाङको हलेसी एफएम रामेछापको रेडियो तीनलाल रौतहटको नुन्थर एफएम सर्लाहीको रेडियो एकता डुकडुके एफएम र मुक्तेश्वर एफएम सिन्धुलीको रेडियो सहारा रेडियो बर्दिवास भोजपुरको रेडियो चोमलुङमा एफएम रेडियो तेह्रथुम धरानको विजयपुर एफएम मोरङको रेडियो सुनाखरी विराटनगरको रेडियो पूर्वेली आवाज इटहरीको सप्तकोशी एफएम झापाको एफएम मेचिट्युन्स र बिरता एफएम रेडियो ताप्लेजुङ र इलाम एफएमबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ श्रुति सम्वेगमा हामी आज प्रदीप नेपालको उपन्यास बर्बरीको वाचन सुनिरहेका छौं यसको बाँकी अंश वाचन अब सुनौं अररो भाकामा बोलिरहेको लेखक बर्बरीको अनुहार देखेर आफै लयालु भयो शब्द बाँडले बर्बरीकलाई उत्तेजित बनाउन नसक्ने रहेछ भन्ने उसलाई लाग्यो उसले एकछिन बर्बरीको अनुहारमा निहालेर हेरेपछि भन्यो तपाईँहरूको घेराबाट साह्रै बाहिर पनि छैन म हरिकृष्ण थापाको नाम सुन्नुभएको छ उहाँ विराटनगरको वामपन्थी बुद्धिजीवी साथी हुनुहुन्छ मलाई उहाँको भतिजो अथवा छोरो जे भन्नुभए पनि हुन्छ लेखकको कुरो सुनेर फेरि उज्यालो हाँसो हाँस्यो बर्बरिक तर बर्बरिकको मुस्कानको अर्थ बुझेन लेखकले हिजो साँझसम्म मान्छेको भिडमा खादिएको घर बिहान उज्यालो हुनुभन्दा अगाडि नै खाली खाली भइसकेको थियो एक हप्तासम्म छलफल मतामत विवाद र सहमति भएर किनारा लाग्दै गएको त्यो महाधिवेशन गए राति एघार बजी समाप्त भएको थियो महाधिवेशन सकिएको लगत्तै प्रतिनिधिहरू ससानो समूहमा विभाजित भएर फर्किन थालेका थिए तर विष्णुले लेखकलाई जाउँ भनेको थिएन त्यसैले लेखकले जाने तर्खर पनि गरेको थिएन बिहानको उज्यालोसम्म घर झन्डै खाली जस्तै भइसकेको थियो त्यहाँ थिए बर्बरिक र लेखक सात दिनसम्म लेखकसँगै बसेर नोट गराउने सुवर्ण नवीन र प्रभात नाउँ गरेका प्रतिनिधिहरू अजय सिंह भन्ने एउटा बलियो बाङ्गो प्रतिनिधि अनि विष्णु तीनजना महिलाहरू पनि त्यहीँ थिए तर लेखक र बर्बरिक बीच कुरा भइरहेका बेला उनीहरू घरको भुइँतलामा स्थानीय महिलाहरूसँग कुराकानी गरिरहेका थिए म यसैले लिएको छु लेखकले भन्यो तपाईँहरूले नागरिक अधिकारका कुरा उठाउनुभयो मानव अधिकारको रक्षाका लागि सामाजिक परिचालन भन्ने नयाँ नारा उठाउनुभयो जनआन्दोलन नै सामाजिक रूपान्तरणको मूल बाटो हो र हिंसा चाहिँ बाध्यताको अस्थायी प्रबन्ध हो भन्नुभयो लेखकले एकछिन बर्बरिकको अनुहारमा हेरिरह्यो बर्बरिक मौन थियो त्यसैले लेखकले नै कुरो उठायो यस्ता सबै मान्यतालाई त तपाईँहरू हिजो पुँजीवादी भन्नुहुन्थ्यो त्यसैले म छक्क परेको छु सायद तपाईँ जस्तो खुला व्यक्ति नभइदिएको भए छक्कै परेर म यहाँबाट बाहिरिन्थेँ होला तपाईँसँग अतिरिक्त सङ्गत गर्न पाएँ खुलेर कुरा गर्ने मौका पाएँ हुनसक्छ तपाईँले मेरा जिज्ञासा शान्त गरिदिनुहोस् सबै उत्तरहरू एउटा लामो प्रक्रिया पार गरेपछि मात्र बुझ्न सकिन्छ बर्बरिकले भन्यो तपाईँ लेखक हुनुहुन्छ भौतिक हिसाबमा तपाईँ हाम्रो पार्टीमा हुनुहुन्न तर मानसिक रूपमा तपाईँ हाम्रै पार्टीमा हुनुहुन्छ किनभने तपाईँ र हाम्रा मान्यताहरू मिल्दाजुल्दा छन् यसको अर्थ के हो भने एक हप्ता अगाडिको सुरु भएको तपाईँ र मेरो मित्रताले आगामी दिनमा पनि निरन्तरता पाइरहनेछ र हामी आउने दिनहरूमा पनि एकअर्कासँग विचार साटासाट गर्न पाउनेछौँ तर म यहाँबाट बाहिर निस्कँदा प्रष्ट भएर निस्कन चाहन्छु र तपाईँले मलाई प्रष्ट पार्न सक्नुहुन्छ भन्ने विश्वासमा छु अहिले तपाईँलाई हिँडिहाल्न हतारो छैन भने मेरा मनका उत्कण्ठाहरूको उत्तर दिनुहुन मैले अनुरोध गर्न मिल्छ भन्ने मलाई लागेको छ तमोरको पानीमा हेलिएको लेखक यति विनम्र हुने खालको थिएन तर बर्बरीको उत्तेजनाहीन शान्त र मन्दै स्मित बोली र अनुहारले उसलाई पनि लयालु बनाउन खोजिरहेको थियो हाम्रो काम जनताको हित गर्नु हो बर्बरिकले भन्यो यसको अर्थ जनता नै हाम्रा सबै थोक हुन् जनता बलिया भए हामी बलियो हुन्छौँ जनता दुब्ला भए हामी पनि दुब्लाउँछौँ यो सत्यलाई बुझेपछि हामीमा आएको रूपान्तरणका बारेमा बुझ्न कसैलाई पनि गाह्रो पर्दैन तर तपाईँहरूका पुराना मान्यताहरू तपाईँले बोकेको अररो सिद्धान्त लेखकले च्याप्न खोज्यो बर्बरीको हाँस्यो शान्तिको हाँस्यो हामीले कुनै जड सिद्धान्त बोकेका छैनौँ समय परिवर्तनशील छ त्यसरी विचारहरू पनि परिवर्तनशील छन् मान्छेको चेतना पनि समयसँगै परिवर्तित भइरहन्छ हिजो जे सत्य थियो त्यो अहिले असत्य हुन पनि सक्छ हाम्रो नेपाली अनुभवमा सिद्धान्तका लागि जीवन भन्ने मान्यताले शहीदी जत्था जन्माउने बाहेक अर्को कुनै काम गरेन प्रत्येक परिवर्तनमा हामीले आफ्ना प्रिय तथा आदरणीय सम्मानित योद्धाहरूलाई गुमाएका छौँ सामन्तवादको विरोधमा किसानलाई सङ्गठित गरेका कारण भीमदत्त पन्तले अकालमा मारिनु पर्यो हाम्रो कुनै संलग्नता नभएका दुई हजार अठार सालमा हामीले नेत्र गुरा गाई नरबहादुर खत्री जस्ता इमान्दार योद्धाहरूलाई गुमायौँ अहिले पनि हामीलाई विरोधीहरूले दुई हजार छत्तिसमा घोषणा गरिएको जनमत सङ्ग्रहमा हामीले पहेँलोमा मत हाल्यौँ भनेर वितण्डाको श्रीपेस लगाइदिइरहेकै छन् तर त्यही जनमत सङ्ग्रहमा हामीले अरू कुनै पनि राजनीतिक दलभन्दा ठूलो मूल्य चुकाउनु परेको थियो हाम्रो पार्टीका केन्द्रीय कमिटी सदस्यको बिनाकारण हत्या भयो तीन दर्जन कम्युनिस्ट क्रान्तिकारीहरूको अमूल्य जीवनको आहुति त्यही जनमत सङ्ग्रहका नाउँमा हामीले दिनु पर्यो मृत्युसँग हामी डराउँदैनौँ तर हामी शहीद हुन र शहीद बनाउन राजनीतिमा लागेका होइनौँ हामी त जनताको समृद्ध जीवनका लागि यो बाटोमा लागेका हौँ नेपाली सन्दर्भमा भन्ने हो भने हामी स्वाभिमान निर्माणको काममा लागेका हौँ यति कुरा बुझेपछि हामीलाई लाग्यो जनतालाई जे चाहिएको छ त्यसैलाई हामीले आफ्नो प्रमुख माग बनाउन सक्नुपर्छ त्यो नै हाम्रो स्वाभिमान हो त्यो नै हाम्रो परिवर्तनको लक्ष्य हो लेखकले सोध्यो यसले त कम्युनिजमको सिद्धान्तै धराशायी भएन र कम्युनिजम कुनै शासन प्रणाली होइन त्यो हो त एउटा उन्नत समाजको परिकल्पना कम्युनिजम हो एउटा वैज्ञानिक दार्शनिक चेत प्रत्येक व्यक्ति स्वयं सचेत भएपछि मान्छेलाई नियन्त्रणमा राख्न राज्य सेना प्रहरी जस्ता शक्तिका प्रतीक संस्थाहरू चाहिँदैन भन्ने चेत हो साम्यवाद स्वयं परिचालित समाज हो साम्यवाद हाम्रो यात्रा त समाजवादसम्मको मात्रै हो त्यसै कम्युनिजमको सिद्धान्त कहिले धराशायी हुँदैन हामीले साम्यवादको सपना छोडेको होइन हामीले हिंसाको बाटो परित्याग गरेको मात्र हो किनभने हिंसाले जनताको हित गर्छ भन्ने मान्यता हामीलाई सही लागेर हामीले जतिसुकै पवित्र इच्छा राखेर समाजवादको सपना पालेर हिंसालाई स्वीकार गरे पनि हिंसा त मृत्युको दर्शन यात्रा हो हिंसाले कहिल्यै जीवन दिएको छैन र त्यसैले कहिल्यै जीवन दिन पनि सक्ने छैन जनताको प्रजातन्त्र र समाजवाद अहिले पनि हाम्रो आदर्श हो तर यसको अर्थ के होइन भने हामी आजै समाजवादी लडाइँ थालिहाल्छौँ समाजवादमा पुग्न हामीले गर्नुपर्ने कामहरू थुप्रै छन् त्यसैले आजको हाम्रो यात्राको अन्तिम लक्ष्य हो समाजवाद त्यही समाजवादले मुलुकलाई राज्यविहीन सेनाविहीन एवं पार्टीविहीन अवस्थामा पुर्याउँदैछ भन्ने हाम्रो विश्वास हो तपाईँको कुरो बुझ्न कठिन भयो तपाईँको समाजवाद र साम्यवाद मेरा लागि गरुङ्गो भारी भयो लेखकले हाँसेर भन्यो तर जे भए पनि तपाईँहरूको रूपान्तरण नेपालका लागि फाइदाजनक नै होला भन्ने मलाई लागेको छ अहिले मलाई कोटाको औषधि पिलाए जसरी तपाईँले आफ्नो सिद्धान्त पिलाउन थाल्नुभयो भने म धर्म रिन्छु त्यसैले तपाईँले मलाई अरू बेलाको थकाइ मरिसकेको बेलाको समय दिनुपर्छ तपाईँले आज एउटा कुरा त बुझ्नुभयो नि बर्बरिकले सोध्यो कुन कुरा लेखकको उत्तर पनि प्रश्नैमा थियो हाम्रो पार्टी कम्युनिस्ट पार्टी हो कम्युनिस्ट भएरै हामी प्रजातन्त्रको पक्षधर भएका हौँ र हामी नेपालमा विधिको शासन चाहन्छौँ यति त बुझेँ लेखकले सहज ढङ्गमा भन्यो समाजवादले दिने नागरिक स्वतन्त्रता पुँजीवादको भन्दा माथिल्लो तहको हुनुपर्छ भन्ने हाम्रो अडान पनि थाहा भयो नि पत्यार नलागे पनि भाका चाहिँ बुझे बोल्दा बोल्दै लेखक हाँस्यो नेपालमा मानवाधिकारको मागको थालनी हामीले गरेका हौँ भन्ने पनि तपाईँले थाहा पाउनु भयो नि त्यो पनि थाहा पाएँ लेखक अड्कियो एकछिन अनि के पनि बुझेँ भने नेपाली नक्सलाइट भनिएको तपाईँहरूको कम्युनिस्ट पार्टी नयाँ परिचय खोजिरहेको अनौठो कम्युनिस्ट पार्टी हो नक्सलपन्थी भएर अघि जान सकिँदैन अब हामीले पनि लोकतान्त्रिक लहरलाई आत्मसात गर्नुपर्छ भन्ने यो महाधिवेशनको तपाईँहरूको निष्कर्ष हो भन्ने ज्ञान पनि मैले प्राप्त गरेँ बाँकी कुरा पछि बुझ्ने काम गरौँला आज हामी विदा हुन्छौँ मैले प्रस्ताव र विज्ञप्तिहरू आजै तयार गरिसक्नुपर्नेछ बर्बरेकले भन्यो तर चाँडै हाम्रो भेट हुन्छ नि मैले कम्युनिस्ट पार्टी र प्रजातन्त्र बीचको सम्बन्ध नबुझिन नहुने भएको छ कम्युनिस्टहरू प्रजातान्त्रिक हुन्छन् भन्ने चेतना अझै मेरो दिमागमा चढिसकेको छैन तपाईँले राम्रै पट्टि पढाए पनि प्रजातन्त्र र कम्युनिस्ट पार्टी एकअर्काका पूरक हुन् भन्ने तपाईँको भनाइलाई मैले पटक्कै स्वीकार गर्न सकिरहेको छैन त्यो त महाधिवेशनमै तपाईँले देखिसक्नुभयो मेरै घनिष्ठ सहयोद्धाहरू पनि त्यसप्रति सहमत हुन सकिरहनु भएको छैन त्यसैले मैले तेस्रो पटक अनुरोध गरेको हुँ तपाईँले मलाई फुर्सदको समय दिनुपर्छ लेखकले जोड गरेरै भन्यो स्वागतम तपाईँले चाहेको समयमा नसके पनि त्यसको एकाध हप्तामा तपाईँ र मेरो भेट हुनेछ लेखकले ढुक्कको सास तान्यो पानी पर्न छोडेको निकै दिन भएको थियो आकाश खुले देखिन्थ्यो र मानिसहरूको घर दैलामा नयाँ चाडपर्वहरू भित्रिने याम भइसकेको थियो त्यसैले लेखक र विष्णु उज्यालो खस्ता नखस्दै आठ दिन बिताएको घरबाट बाहिर निस्के उनीहरूको अघिअघि एकजना गाउँले मार्गदर्शक पनि थियो यी साथीले हामीलाई कहाँसम्म साथ दिन्छन् लेखकले विष्णुसँग सोध्यो आठ दिनको सन्नाटाले उसलाई पनि फुसफुस कुरा गर्न सिकाइरहेको सिकाइसकेको थियो उहाँले हामीलाई लाहान बजारसम्म लैजानुहुन्छ लाहानमा हामी बेलुकाको खानपान गरेर काठमाडौँ जाने बस चढ्छौँ विष्णुले लेखक नअल्मल्योस् भन्ने भाकामा दिनभरिको काम बतायो साथी हामी कति घन्टामा लान निस्कन्छौँ लेखकले अलिक अगाडि हिँडिरहेको पथ प्रदर्शकसँग सोध्यो हामी हिँड्नेलाई यस्तै एकाध घन्टा सरहरूलाई तिन चार घन्टै लाग्न सक्छ मार्गदर्शकले लेखकको अनुहारतिर पुलुक्क हेरेर भन्यो सरहरू सहरको मान्छे हिँड्ने बानी हुँदैन त्यसबाहेक अब यहाँ बिस्तारै गर्मी पनि चढ्छ तपाईँलाई म नामले सम्बोधन गर्न सक्दिनँ लेखकले सोध्यो किन नसक्नु मेरो नाम कमल सुनवार हो कमलजी लाहान बजार मेरा लागि नयाँ होइन धेरै पटक मैले लाहानमा भात खाएको छु यहाँबाट दौडादौडी गर्दै त्यहाँ जानुको खास अर्थ म भेट्दिनँ तपाईँहरूको जिन्दगीलाई चिनाउने नजिकै कुनै अर्को गाउँ छ भने बरु हामी त्यता जाउँ न लेखकले अनुरोधको स्वरमा भन्यो तपाईँ हामीलाई बिचबाटमै सुस्ताउन लगाएर खानपानको व्यवस्था गर्न सक्नुहुन्न लेखकको प्रश्न सुनेर कमल एकछिन अल्मलिए जस्तो भयो उसको मौनताको आफ्नो अर्थ निकाल्दै लेखकले भन्यो हामी खानाको पैसा तिरिहाल्छौँ नि जङ्गलबाट बाहिर निस्केपछि कतै त्यस्तो ठाउँ पाइए केही बेर तपाईँका साथीभाइसँग कुराकानी गर्ने अनि एकछिन आराम गरेर लाहानतिर लाग्न मन लागेको थियो पैसा तिरिरहनु पर्दैन सर कमलको अनुहार मुस्कुराउँदो थियो खानपानको समस्या ठुलो होइन तपाईँहरूलाई हतार छैन भने हामी अल्मलिँदै बाटो काट्न सक्छौँ अस्ति सरहरू गोल बजारबाट उत्तर लाग्नुभएको थियो बाटामा सायद एकाध गाउँमा बस्नु पनि भयो होला अहिले हामी निकै पूर्वबाट दक्षिणतिर लाग्दैछौँ तर यो बाटोमा पनि हाम्रा शुभेच्छुक समर्थक र पार्टी सदस्यहरूको बसोबास छ विष्णु म कमलजीसँग स्वतन्त्र ढङ्गले कुरा गर्न सक्छु लेखकले सोध्यो मजाले विष्णुले हाँस्दै भन्यो लेखकको प्रश्न सुनेर कमल पनि खिसिक्क हाँस्यो सर तपाईँ एकजना लेखक हुनुहुन्छ पत्रकार हुनुहुन्छ जागरणको सम्वाहक हुनुहुन्छ भन्ने जानकारी मैले पाइसकेको छु कमल सुनवारले पाएको हिसाबमा भन्यो त्यसैले सरले आफ्नो मनमा लागेका सबै कुराहरू सोध्नुभयो हुन्छ तपाईँ राजनीति मात्रै गर्नुहुन्छ कि जीविकाका लागि अरू केही काम पनि गर्नुहुन्छ सरलाई थाहा भइहाल्यो नि मेरो घर यही बाटोमा पर्छ यो बाटो यी गाउँहरूसँग म राम्ररी परिचित भएको हुनाले नै साथीहरूले तपाईँ दुईजनालाई राजमार्गसम्म पुर्याउने जिम्मा दिनुभएको हो म निम्न माध्यमिक विद्यालयको शिक्षक हुँ दिउँसो विद्यार्थीलाई पढाउँछु साँझमा गाउँले दाजुभाइलाई पढाउँछु बिहान घरखेतको काम पनि गर्छु कमलको खुलस्त परिचय सुनेर लेखक दङ्ग पर्यो यस्तै परिचय महाधिवेशन स्थलमा किन नदिएका होला लेखकले मनले एक्कासी सोध्यो तर त्यसलाई उसको मुखले उकाल्न सकेन तपाईँको परिवारमा को को हुनुहुन्छ म छु मेरा बाबु र आमा हुनुहुन्छ मेरो एकजना दाई अलग्गै बस्नुहुन्छ आफ्नो परिवारसँग मेरो एउटी छोरी छ बिहे गर्न बाँकी रहेको एउटी बहिनी अहिले लाहानमा पढिरहेकी छ तपाईँ आफ्नो जिन्दगीसँग सन्तुष्ट हुनुहुन्छ म त छु तपाईँको यो जिन्दगीसँग तपाईँकी श्रीमती बाबामा सन्तुष्ट हुनुहुन्छ कमल चुनार फेरि हाँस्यो रमाइलो मानेर आज सरहरूलाई म आफ्नै घरमा खानपान गराउनेछु कमल एकछिन फेरि रोकियो बाटामा हामीले गरेको कुराकानीको पुष्टि पनि सरले हाम्रै घरमा देख्नुहुनेछ भेट्नुहुनेछ त्यहाँ पुगेपछि हामी कसरी बाँचिरहेका छौँ भनेर बुझ्न सरलाई सजिलो पनि हुन्छ काठमाडौँ फर्किन हतार छैन भने हामी घरमा पाँच छ घन्टा बिताउन सक्छौँ मेरो घरबाट हलिँदै हलिँदै जाँदा पनि एक घन्टामा लाहानको राजमार्ग पुगिन्छ जङ्गलबाट बाहिर निस्कँदा तराईको फाँटमा घाम पसारिसकेको थियो कमल र विष्णु फटाफट हिँडिरहेका थिए लेखक एकछिन अड्कियो ऊ उभिएपछि उसका साथीहरूले पनि उभिनै पर्यो लेखकले आफू आएको बाटोलाई नबिर्सने गरी हेरे जस्तो लाग्यो विष्णुलाई लेखकले भने उत्तरतिर फर्केर एकपल्ट लामो सास तान्यो बतासमा अझैसम्म चिसान थियो लेखकले तिन चार पटक सास तान्दै छोड्दै गर्यो उसको श्वास प्रश्वास देखेपछि ऊ आफ्नो फोक्सोमा जङ्गलको शुद्ध वायु भित्राउन खोज्दैछ भनेर विष्णु ढुक्क भयो बाटामा खासै थप कुराकानी भएन लेखक फाट्टाफुट्टा प्रश्न सोध्थ्यो र कमल सुनार पनि त्यसको उत्तर छोटकरीमै दिन्थ्यो बिहानको खाना खाने बेला भइसकेको थियो गाउँमा गाडा चल्ने बाटोलाई छोडेर कमल दाहिनीतिरको साइकल गुड्ने खालको सानो बाटोतिर लाग्यो लेखक र विष्णु पनि उसको पछि पछि लागे व्यवस्थित पाराले बसेको गाउँ थियो त्यो बाटोको दक्षिणी किनारमा घरहरू उभिएका थिए उत्तरी भागमा खेतबारीको मैदान छरिएको थियो दस मिनट जतिको बाटो हिँडेपछि कमल सुनवार एक तलो भएको घरको आँगनमा छिर्यो लेखक एकछिन अल्मलियो तर विष्णुले जाउँ भनेर सानो स्वरमा भनेको सुन्ने बित्तिकै ऊ पनि आँगनमा ओर्लियो मन तल दुई फिट जति उठेको थियो जमिनबाट बाहिर एउटा खाट ओछ्याइएको थियो खाटमा गुन्द्री थियो पहाडको गुन्द्री तराईमा झरेको देख्दा लेखकलाई रमाइलो लाग्यो उसले आफ्नो गाउँ सम्झियो सबैजसो घरमा दलान हुन्थ्यो खोकलिङमा अनि ती सबै दलानहरूमा देब्रेतिर काठे खाट हुन्थ्यो काठे खाटमा आम रूपमा गुन्द्री ओछ्याइएको हुन्थ्यो हुने खानेहरूको घरमा गुन्द्रीमाथि राडी थपिएको हुन्थ्यो घरको पश्चिमतिर तर घरको आडैमा होइन एउटा सानो गोठ देख्यो लेखकले घाम मान्छेलाई पोल्ने रापमा फेरिँदै थियो बा आमा कमलले साथीहरूलाई दलानको खाटमा बस्न अनुरोध गर्दै घरभित्र हेरेर बोलायो काम सकियो कमल यो पाको पुरुष स्वर थियो आइपुगिस् नानी यो आमाको स्नेह थियो बाहिर आउनु न कमलले भन्यो साथीहरूलाई लिएर आएको छु उहाँहरू यहीँ खानपिन गर्नुहुन्छ भित्रबाट पाँच दशकको यात्रा पूरा गरिसकेको एउटा अनुहार बाहिर निस्कियो उहाँ मेरो बा राजनीतिक रूपमा सचेत हुनुहुन्छ कमलले बाला चिनाउँदै कुरो अघि बढायो अनि उहाँ कमरेड नवीन पार्टीको कमरेड उहाँ साथी लेखक लेखक थापा नाम पनि लेखक काम पनि लेखक अनि पत्रकार पनि हाम्रो शुभेच्छुक यहाँहरूलाई यो गाउँमा स्वागत छ बाले भनेको सुनियो म कमलको बा यो गाउँमा तपाईँहरू ढुक्कले बस्न सक्नुहुन्छ यहाँ शत्रुका दलाल छैनन् भन्दा पनि हुन्छ अघिल्लो गाउँ पञ्चायतको चुनाव पनि हाम्रै साथीहरूले जित्नुभएको छ म चाहिँ यो ओडाको ओडाध्यक्ष भएको छु कमल स्कुलको शिक्षक म ओडाको ओडा त्यसैले हाम्रो घरमा मान्छेको आउजाउ भइरहन्छ यहाँहरू वारेन्टेड हुनुहुन्न भने निष्फिक्री भएर बस्न सक्नुहुन्छ वारेन्ट छ भने शिक्षक वा समाजसेवाको नयाँ परिचय बनाउनुपर्ने हुन्छ हामीलाई त्यस्तो कुनै अप्ठ्यारो छैन विष्णुले भन्यो अप्ठ्यारो पर्दा म उहाँको साथी भएर पनि जोगिन सक्छु उहाँ लेखक अनि पत्रकार हुनुहुन्छ म उहाँको साथी हुँदै हो यो गाउँमा दमन भएको छैन लेखकले जिज्ञासु भावमा सोध्यो एउटी पाकी महिला पानीको अम्खरा बोकेर बाहिर निस्किन् उहाँ मेरी आमा कमलले साथीहरूलाई सुनाउँदै भन्यो आमा उहाँहरू दुवैजना हाम्रो साथी नवीनजी कमरेड लेखकजी लेखक तथा पत्रकार नानीहरू ढुक्कले बस्नुभयो हुन्छ खाना मात्रै होइन खाजासाजा खाएर भरे चार बजीतिर बाटो लाग्दा पनि हुन्छ युवा साथीहरूले नमस्कार गरे एकछिनका लागि वार्ता बेथुलिने भइहाल्यो दुईजनाले घटघट गर्दै पानी पिए एकमखोरा पानी क्षणमै सकियो चिया ल्याउँ पर्दैन आमा लेखक लागि सरेर भन्यो यो गर्मीमा चियातिर नलागौँ उता गोठ देखेँ छ भने मोही खाउँ बरु भातसँग छैन भने केही पनि छैन गफ गर्दा गर्दै समय बितिहाल्छ अब एकैचोटि भात नै खाने खालि अम्खरा बोकेर आमाभित्र पसिन् दुईपटक चर्को दमन भएको गाउँ हो यो कमलले भन्यो दुई हजार बत्तिस तेत्तिस सालमा पहिलो द चर्को दमन भयो धेरै साथीहरू पक्राउ पर्नुभयो छत्तिस सालमा मात्र उहाँहरू छुट्नुभयो तर यहाँ हाम्रो सङ्गठन मरेको थिएन त्यसैले दुई हजार छत्तिस सालको आन्दोलनले यो गाउँमा उभार ल्याउने काम गर्यो बायो गाउँको सङ्गठन प्रमुख हुनुहुन्थ्यो उहाँले जनमत सङ्ग्रहकालमा आफूलाई बौद्धलमा हेर्नुभयो पार्टीको नीतिगत निर्णय नआउँदै गाउँले गाउँमा उहाँले बौद्धल सहयोग समिति बनाइसक्नु भएको थियो तर पार्टीले त्यस्तो निर्णय लिन सकेन बाला केही दिन त अप्ठ्यारो पर्यो तर बौद्धलको रङमा रङमज्ञका गाउँले बालाई पार्टीको निर्णयतिर फर्किनै दिएनन् जिल्लामा भएका अरू वामपन्थीले पनि बौद्धलको पक्षमा प्रचार कमिटीहरू बनाए यही प्रयत्नका कारण सिराज जिल्लामा बौद्धलले जितेको थियो जनमत सङ्ग्रहमा ती साथीहरू अहिले तपाईँसँगै छन् बा लेखकले सोध्यो पार्टी भनेको एउटा फराकिलो चौतारी हो जस्तो लाग्छ मलाई यहाँ मान्छे आउँछन् अनि जान्छन् चौतारी कुरेर बस्नेहरू थोरै हुन्छन् ती थोरैले नै समाजमा परिवर्तन ल्याउने काम गर्न सक्छन् त्यसो भए ती पुराना साथीहरू छैनन् अहिले तपाईँहरूसँग छैनन् भन्न त मिल्दैन तर हामीलाई नयाँ जीवनको बारेमा ज्ञान चेतना दिने हाम्रो जिल्लाका सबैभन्दा ठुला नेताले चाहिँ आफ्नो बास फेर्नुभयो उहाँले हामीलाई छाड्नुभयो जेलबाट निस्केपछि उहाँ धङधङ्गीमा पर्नुभयो निस्कने बित्तिकै पार्टी छाडेर व्यवसायतिर लाग्नुभयो त्यसमा असफल भएपछि जिल्ला छोडेर हराउनुभयो अहिले रसुवा जिल्लामा शिक्षक भएर बस्नुभएको छ भन्नेसम्म सुनेको छु शिक्षक हुँदा पनि पार्टीमा समेटिन त सकिन्थ्यो तर उहाँ त्यहाँ पनि विचारहीन मान्छे भएर बाँचिरहनु भएको छ भन्ने सुनेको छु सबै थोक त्यागेर पनि मान्छे पुरानो इतिहासमा बाँचिरहँदो रहेछ लेखकले विष्णुतिर फर्केर भन्यो जीवनमा एकपल्ट राम्रो काम गर्न सक्यो भने वर्षौँ मान्छेको मानसमा त्यसको छाप बसिरहँदो रहेछ उसो त हाम्रो जिल्ला उत्पीडन र उत्पीडन विरुद्धको सङ्घर्षको गाथा बोकेको जिल्ला हो बाबु कमरेडको स्वर सुनेर लेखकले आफ्नो ध्यानलाई उतितिर फर्कायो हाम्रो जिल्लाले वामपन्थी र काङ्ग्रेस दुईटै खेमामा त्यागी महिला पुरुषलाई जन्म दियो सूर्यनाथ यादवको नाम सुन्नुभएको होला तपाईँहरूले उनी चौथो महाधिवेशनसँग आबद्ध थिए हाम्रा कमरेडहरूले नखुजेल विद्रोह गरेका बेला उनी काठमाडौँको नखुजेलमै थिए जनमत सङ्ग्रहको घोषणा भएपछि उनी पनि अरू धेरै राजनीतिक कार्यकर्तासँगै छुटेका थिए काठमाडौँमा छुटेका यादव सिरामा आउँदा नआउँदै फेरि पक्राउ परे एक्कासी उनी हराए जेल सारेन्युमा उदयपुरको कुनै जङ्गलमा उनको हत्या भयो भन्ने सुनियो सिराका अर्का नेता जयगोविन्द शाह हुन् यताको शाह भनेको राजघरानाको मान्छे होइन उनीहरू व्यापारिक समूहका मानिस हुन् उनी पनि समर्पित वामपन्थी नेता हुन् सफा आचार विचारका कारण उनी गाउँघरमा स्थापित पनि छन् तर सङ्गठन कार्य गर्ने बानी मरिसकेको हुनाले सङ्गठन विस्तारको काममा भने उनी लाग्न सकेनन् भन्नुपर्छ नत्र उनले सिरा जिल्लाको ठुलै क्षेत्रमा आफूले बोकेको विचारलाई छ्यापछ्याप्ती प्रचारमा ल्याउन सक्ने थिए अर्का एकजना शिक्षक छन् हाम्रो जिल्लामा तिनले दोलखा खोटाङ जिल्लामा क्रान्तिको बिरुवा रोपेका छन् अहिले उनी यतै घरभर यतै घरवास गरेर बसेका छन् शिक्षक भए पनि राजनीति गरेको आरोपमा जिल्ला निष्कासन हुनु तिनको परिचय भनेको छ कुन दिन यहाँबाट तिनी फेरि खेदिने हुन् कुनै ठेगान छैन तिनी चाहिँ मभन्दा कान्छै हुन् तिनको नाम हो मेघनाथ लम्साल वामपन्थी मात्र होइन सुरा काङ्ग्रेसहरू पनि यहीँ जन्मिएका छन् राम लक्ष्मण भन्ने नाम सुन्नुभएको होला सरले जिज्ञासु लेखक नसुन्ने कुरै भएन साह्रै फुर्तिला थिए ती जुम्ला युवाहरू विचराहरू ओखलढुङ्गा काण्डमा अन्यायपूर्वक मारिए तिनीहरू जीवितै भएका भए जनमत सङ्ग्रहमा उत्पातै मचाउने थिए श्रुति सम्वेगमा यतिन्जेल तपाईँ प्रदीप नेपालको उपन्यास बर्बरीको वाचन सुन्दै हुनुहुन्थ्यो यो वाचनसँगै आजलाई श्रुति सम्वेकको समय सकिँदैछ कार्यक्रमबारे तपाईँका सल्लाह सुझाव वा प्रतिक्रियाका लागि हाम्रो ठेगाना कार्यक्रम Shruti Sambeg Ujyalo ninety network post box number छ चार छ नौ काठमाडौँ इमेलका लागि S H R U T I Shruti at UNN dot com dot NP हवस् त अर्को साता बर्बरीको